पर्छौनु आकुट देखेर फुल फुलेर डालिङ्गेको मायालाई हालम ए सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको तिमीले पाइला टेकेर हेर दङ्ग पर्छौनु आकुट देखेर फुल फुलेर डालिङ्गेको झप्पै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको झ्याप्पै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको बेलकोट बस्छु तिमीलाई भर परेर फुल फुलेर डालिङ्गेको छप्पै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको भेट्न आउनु गकानी भएर बेलकोट बस्छु तिमीलाई भर परेर फुल फुलेर डालिङ्गेको सबै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको सबै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको ती सुली बटारा चिम्टे सोरा सात तले दरबार फुल फुलेर डाली नुगेको छ्याप्पै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको ती सुली बटारा चिम्टे सोरा सात तले दरबार फुल फुलेर डाली नुगेको झप्पै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको झप्पै मायालाई हालम ए सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको सानो तिमी सोरा म ठ्याक्कै सत्र पुगेको आयो भेट्न यही जनको निम्तिमा फुल फुलेर नाली बङ्गालैमा मायालाई बिराउला सिन्दुर जात्रा सँगसँगै हेरौँला फुल फुलेर डाली ढुङ्गेको झ्यापै मायालाई हालमे सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको अङ्गालैमा मायालाई बिराउला सिन्दुर जात्रा सँगसँगै हेरौँला फुल फुलेर डाली झप्पै मायालाई हालम ए सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको झप्पै मायालाई हालम ए सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको सफा दिल हुन्छ हाम्रो न सोच्नु नराम्रो फुल फुलेर डाली मुगेको मायालाई हालम ए सानो तिमी सुरा म ठ्याक्कै सत्र पुगेको स्वच्छ सफा दिल हुन्छ हाम्रो न सोच्नु नराम्रो फुल फुलेर डाली झ्यापै मायालाई ए सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको झ्यापै मायालाई ए सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको सानो तिमी सोह्र म ठ्याक्कै सत्र पुगेको छोरा पुगेको